थिए परिणामअनुसार विशिष्ट श्रेणीमा सात सय अठासी प्रथम श्रेणीमा तिन हजार तेह्र द्वितीय श्रेणीमा दुई हजार एक सय एकसठी र तृतीय श्रेणीमा चौरात्तरजना रहेका छन् यस वर्ष राष्ट्रिय उत्तीर्ण प्रतिशत एकचालिस दशमलव पाँच सात प्रतिशत रहेकोमा जिल्लाको उत्तीर्ण प्रतिशत सन्तोषजनक रहेको जिल्ला शिक्षा कार्यालयका उपसचिव गोपाल प्रसाद कण्डेले बताउनुभयो गएको वर्षभन्दा अहिले उत्तीर्ण सङ्ख्या घटेको छ यो सकारात्मक नतिजा होइन तर समग्र देशको नतिजा हेर्दा हाम्रो धेरै राम्रो छ उहाँले भन्नुभयो यस वर्षको परीक्षामा विज्ञान र सामाजिक विषयको प्रश्न फरक ढङ्गबाट आएकाले परिणाममा असर परेको कणेले बताउनुभयो हरेक वर्ष सोधिने भन्दा फरक ढङ्गबाट प्रश्न सोधेकाले दुवै विषयमा विद्यार्थी अनुतीर्ण भएको को हुनसक्छ उहाँले भन्नुभयो सामुदायिक विद्यालयको तर्फबाट यस वर्ष कुनै पनि विद्यालय शत प्रतिशत उत्तीर्ण नभएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ राम्रो परिणाम ल्याउने विद्यालयहरूमा पनि सोचेअनुसार उत्तीर्ण भएका छैनन् उपसचिव गण्डेले भन्नुभयो भरतपुरका प्रतिष्ठित सामुदायिक विद्यालयको पनि नतिजा सन्तोषजनक छैन सम्पूर्ण विवरण आउन आजसम्म समय लाग्ने भए पनि प्रारम्भिक नतिजामा सोचेअनुसारको नभएको उहाँले बताउनुभयो निजी विद्यालयहरूको परीक्षाको परिणाम सोचेअनुसार नभएको शिक्षा कार्यालयले जनाएको छ नाम चलेका विद्यालयहरूमा पनि विद्यार्थी अनुतीर्ण भएका छन् परीक्षाको सम्पूर्ण विवरण आउन बाँकी रहेकाले विवरण दिन समस्या भएको प्याप्सन चितवनका अध्यक्ष बेलबहादुर गुरुङले बताउनुभयो गएको वर्षभन्दा अहिले उत्तीर्ण सङ्ख्या घटेको छ यसको महार हाम्रा विद्यालयमा पनि पर्नेछ उहाँले भन्नुभयो शत प्रतिशत विद्यार्थी उत्तीर्ण गर्ने विद्यालयको सङ्ख्या यस वर्ष घट्न सक्नेछ पश्चिम चितवनको कमलदेवी मावि शारदा नगरको निजी विद्यालयमा शत प्रतिशत उत्तीर्ण गरेको गुरुङले बताउनुभयो अडसट्ठीजनाले परीक्षा दिएकोमा एघारजना विशिष्ट श्रेणी चौवालिसजना प्रथम श्रेणी र तेह्रजना द्वितीय श्रेणीमा उत्तीर्ण भएको उहाँले बताउनुभयो जिल्लाका सबै विद्यालयको विवरण आउन बाँकी रहेको गुरुङले बताउनुभयो यस वर्षको एसएलसी परीक्षाको नतिजा सन्तोषजनक नभएको बालकुमारी उच्च माध्यमिक विद्यालयका प्रधान सरस्वती रिजालले बताउनुभयो आफ्नो विद्यालयमा विशिष्ट श्रेणीमा उत्तीर्ण हुने विद्यार्थी भए पनि विज्ञान र सामाजिक विषयको प्रश्नपत्र फरक ढङ्गबाट सोधेकाले त्यसको प्रभाव परेको रिजालले बताउनुभयो मङ्गलबार सार्वजनिक भएको एसएलसी परीक्षा नतिजामा पूर्वी चितवनका विद्यार्थीहरूले जिल्लामा सर्वोत्कृष्ट अङ्क ल्याएको विभिन्न विद्यालयले दावी गरेका छन् रत्नगरमा रहेको स्काई राइडर आवासीय उच्च माविबाट परीक्षा दिएका अच्युत दुवाडी र रत्नगरकै हिमालयन आवासीय माविबाट परीक्षा दिएका प्रकाश चौधरीले जिल्लामा सर्वोत्कृष्ट अङ्क ल्याएको विद्यालयले दावी गरेका छन् दवाडी र चौधरीले समान एकानब्बे दशमलव तिन सात पाँच प्रतिशत अर्थात् सात सय एकतिस अङ्क ल्याएका छन् छात्रातर्फ रत्नगरमै रहेको पञ्चकन्या विद्या मन्दिरबाट दिएकी सोनम कलवार जिल्ला प्रथम भएको विद्यालयले दावी गरेको छ कलवारले नब्बे दशमलव पाँच प्रतिशत अर्थात् सात सय चौ सात सय चौबिस अङ्क प्राप्त गरेकी छिन् विद्यालयबाट यस वर्ष एसएलसीमा सहभागी चौवन्नमध्ये तेइसजना विशिष्ट श्रेणी र एकतिसजना विद्यार्थी प्रथम श्रेणीसहित शत प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएको विद्यालयका प्राचार्य शिवु छेत्रीले जानकारी दिनुभयो पूर्वी चितवनको जुटपानीमा रहेको विनायक आवासीय माविले शत प्रतिशत विद्यार्थी उत्तीर्ण गरेको दावी गरेको छ उनातिसजना विद्यार्थी परीक्षामा सहभागी भएकोमा चारजना विशिष्ट श्रेणीमा उत्तीर्ण भएको विद्यालयका प्राचार्य विष्णुमणि लामिछानेले जानकारी दिनुभयो जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका विभिन्न स्थानमा चलाएको घुम्ती शिविरमा सेवा लिनेमा पुरुषभन्दा महिला बढी पाइएका छन् ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरेको शिविरमा सबै प्रकारका सेवा लिने मध्ये महिला नै अगाडि देखिएका छन् जिल्ला प्रशासन कार्यालय चितवनले नागरिकता र मतदाता परिचय पत्र बनाउनका लागि मात्र जिल्लामा सात ठाउँमा टोली खटाएको थियो सबै सरकारी कार्यालयको सेवा सुविधा दिने उद्देश्यले दस स्थानमा एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको थियो दुवै प्रकारका शिविरमा सेवा लिनेमा महिलाको मृतकको सङ्ख्या धेरै रहेको जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्लाधिकारी शिवराम गिलालले बताउनुभयो जिल्लाको छत्तिसवटा गाविस र दुई नगरपालिकाको केही क्षेत्रका बासिन्दालाई लक्षित गरी आयोजना गरेको शिविरमा सात प्रकारका सरकारी सेवा दिएको थियो जसमा नागरिकता वितरण र मतदाता परिचय पत्र वितरणको लागि खटिएको टोलीले सात स्थानमा सेवा दिँदा छ हजार दुई सय पैँतालिसजनाले नागरिकता लिएका छन् जसमा पुरुष दुई हजार तिन सय त्रिचालिस र महिला तिन हजार आठ सय अडसट्ठीजना छन् वंशजको आधारमा नागरिकता लिनेमा पनि महिला धेरै छन् जन्मको आधारमा चौतिसजनाले नागरिकता लिएका छन् अपाङ्गता भएकाहरूमा पनि महिलाले नै बढी नागरिकता लिएका छन् सत्ताइसजना महिला र सत्रजना पुरुष अपाङ्गता रहेका व्यक्तिहरूले नागरिकता लिएका छन् साठी वर्ष उमेर नागेका बयासीजनाले नागरिकता लिएको गेलालले बताउनुभयो सोही टोलीले मतदाता परिचय पत्र बनाउने क्रममा पनि महिलाको सङ्ख्या धेरै रहेको छ टोलीले आठ हजार बयानब्बेजनाको मतदाता परिचय पत्रको फारम भर्ने र फोटो खिच्ने काम गरेको जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा रहेको छ जसमा महिलाको सङ्ख्या चार हजार छ सय बैसठीजना र पुरुषको सङ्ख्या तिन हजार चार सय तिसजना रहेका छन् यसै गरी जिल्लाको दस स्थानमा आयोजना गरेको एकीकृत घुम्ती शिविरमा तिन हजार छ सय सतहत्तरजनाले नागरिकता लिएका छन् सुत्केरी गराउन अस्पताल भर्ना गरेपछि उपचारका क्रममा निधन भएकी भवानी घिमिरेको परिवारले चितवन मेडिकल कलेजकै चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको दावी गरेका छन् मङ्गलबार बिहान निवासमा पत्रकार सम्मेलन गरी पीडित परिवारले नियमित रूपमा सोही अस्पतालमा गर्भ परीक्षण तथा स्वास्थ्य परीक्षण गराउँदै आउँदासम्म सबै कुरा राम्रो रहेको बताउने चिकित्सकले अहिले दुवै मृगौला र कलेजो बिग्रिएर निधन भएको भन्दै झुटो प्रचार गरेको मृतक परिवारको भनाइ छ नक्कली कुरा बनाए चिकित्सा जस्तो पेसालाई झुटको खेतीका रूपमा चितवन मेडिकल कलेजले अघि बढाएको भन्दै संस्थागत रूपमा नै अपराध लुकाउने काम हुनु दुःखद भएको पीडित परिवारले जनाएको छ मेडिकल कलेजका चिकित्सकहरूको चरम लापरवाहीकै कारण भवानी घिमिरेको निधन भएकाले अस्पताल प्रशासन र दोषी चिकित्सकमाथि कारबाही नवजात शिशुको लालन पालन र भरण पोषणका लागि उचित क्षतिपूर्तिको पीडित परिवारले माग गरेका छन् साथै आगामी दिनमा अरू सर्वसाधारणमाथि यस्तो प्रकृतिको घटना नगर्न पनि माग गरिएको छ पीडित परिवारले सबै राजनैतिक दल नागरिक समाज सबै टोल विकास संस्था आमा समूह सम्पूर्ण सञ्चार माध्यम सामाजिक सङ्घ संस्थालाई घटनाका विषयमा सहयोग गरिदिन अनुरोध गरेको छ गत ज्येष्ठ एक्काइस गते चितवन मेडिकल कलेजमा सुत्केरी गराउनका लागि भर्ना गरेकी भरतपुर बाह्र स्थित बसन्त चौकी भवानी घिम्रेको जेठ बाइस गते सकुशल अपरेसन गरी सुत्केरी गराइएको भए पनि उनको जेठ छब्बिस गते निधन भएको थियो यसैबीच पीडित पक्षले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाहीको माग गर्दै मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएपछि जिल्ला प्रशासनको रोबरमा दिउँसो बसेको दुवै पक्षको बैठकले घटनालाई कानुनी तवरले हल गर्ने निष्कर्ष निकालेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो शून्य रुपैयाँमा खोलिएको बैङ्क खाता बन्द गर्दा कति तिर्नु पर्ला तपाईँको अनुमानलाई गलत साबित गर्दै नारायणगढको पुल्चोकमा रहेको मेगा बैङ्क शाखा कार्यालयले शून्य बचतमा खोलिएको खाता बन्द गर्न मङ्गलबार रसिद काटेरै सेवाग्राहीबाट पाँच हजार रुपियाँ लिएको छ आफ्ना छोराछोरी ईशान खरेल र बोनो खरेलको माइनर खाता बन्द गर्न जाँदा नानगढको पुल्चोक र पुल्चोकमा रहेको मेगा बैङ्क लिमिटेडको शाखाले जनै पाँच हजार रुपियाँको दरले जम्मा दस हजार रुपियाँ शुल्क असुलेको आमा रचना रेग्मी खरेलले जानकारी दिनुभयो उहाँले केही महिना अगाडि बैङ्कका कर्मचारीले खाता खोल्नका लागि बारम्बार ताकेता गरेपछि खाता खोलेको बताउँदै अहिले ती खाताहरूको आवश्यकता नरहेकाले बन्द गर्न जाँदा शून्य मौजातमा खोलिएको भए पनि खाता बन्द गर्दा पाँच हजार रुपियाँ लिएपछि आफू आश्चर्यमा परेको बताउनुभयो यो बैङ्कको सरासर ठगी हो खाता खोल्दा पैसा नहाले पनि हुने मात्र भनेर अरू केही नभन्ने अनि बन्द गर्न जाँदा भने ढाड सेक्ने गरी रकम लिनु कहाँको जायज कुरा हो रचनाले भन्नुभयो उहाँले यसअघि पनि आफूले विभिन्न बैङ्कमा खाता खोल्ने र बन्द गर्ने गरेको भए पनि धेरैमा पाँच सय र केहीमा एक हजार रुपियाँसम्म तिरेको जानकारी दिनुभयो चितवनमा माछाको मूल्य बढेको छ महँगी दानाको मूल्य बढेकाले बाध्य भएर मूल्य बढाउनु परेको नेपाल मत्स्य व्यवसाय सङ्घ चितवनले जानकारी दिएको छ पछिल्लो समयमा चितवनमा जिउँदो माछाको बिक्री हुन थालेपछि ग्राहकहरू माछा खरिदमा आकर्षित छन् नयाँ मूल्य अनुसार चितवनमा माछाको थोक मूल्य दुई सयदेखि दुई सय तिससम्म र खुद्रा मूल्य तिन सयदेखि तिन सय तिस कायम गरेको नेपाल मत्स्य व्यवसाय सङ्घ चितवनका अध्यक्ष जोगेन्द्र महतोले बताउनुभयो नेकपा एमालेको वैचारिक तथा साङ्गठनिक सुदृढीकरण अभियान घर घरमा एमाले कार्यक्रम अन्तर्गत हिजो अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ रत्नगरमा नेकपा एमाले एउटा कमिटी र नम्बर आठले आयोजना गरेको सो कार्यक्रममा एमालेका पोलिट ब्युरो सदस्य सुरेन्द्र पाण्डेले वर्तमान राजनैतिक अवस्था र पार्टीको भावी कार्यदिशाको विषयमा प्रशिक्षण दिनुभएको थियो सो अवसरमा एमाले सुरु गरेको घर घरमा एमाले कार्यक्रम प्रभावकारी बन्दै गएको भन्दै उहाँले अभियानले एमालेलाई जनताको माझ अझ बढी लोकप्रिय बनाएको बताउनुभयो नेता पाण्डेले आगामी संविधान सभाको निर्वाचनमा एमालेलाई ठुलो शक्तिको रूपमा स्थापित गर्न जागरुक भएर लाग्न कार्यकर्तालाई आग्रह समेत गर्नुभयो कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष जेएन थपलिया जिल्ला कमिटी सदस्य यादव पाठक क्षेत्रीय अध्यक्ष कृष्ण कुमार डल्लाकोटी लगायतले बोल्नुभएको थियो कार्यक्रम ओडा कमिटी अध्यक्ष कमल घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक जिल्ला कार्यालय चितवनको आयोजनामा हिजो पदमपुर गाविसमा